तिहारलाई झिलिमिली तथा फुलै फुलको पर्व भनिन्छ घर सजाउनदेखि लिएर भाइटिकाका दिनसम्म फुल चाहिने तथा दियो झिलिमिली बत्ती बालिने भएकोले पनि यस पर्वलाई झिलिमिली तथा फुलै फुलको पर्व भनिएको हो तिहारमा फुल धेरै चाहिने भएकोले यसको मागसँगै कारोबारमा पनि वृद्धि भएको व्यापारीहरूले बताएका छन् अहिले विशेष गरेर सयपत्री मखमली फुलको माग अत्यधिक बढेको छ मखमली फुलको एउटा माला पचासदेखि साठी रुपियाँसम्म बेच्ने गरेको व्यापारीहरूले बताएका छन् सयपत्री र मखमली फूलको माग भए पनि उपभोक्ताहरूको माग अनुसार फूल उपलब्ध गराउन नसकेको फूल व्यापारी पिठुवा तिनकी मेनुका घिमिरेको भनाइ छ सिजन अनुसारले माग गर्छन् के अरे होइन आफैले उपलब्ध गर्न सकिँदैन मात्रै हो चाहिँ परार चाहिँ नानाहरूबाट ल्याएर बेचेको यसपालि चाहिँ यहीँबाट लिएर आएँ अब यो पलासीका फुलहरू रङ्गी बिरङ्गी हुन्छन् सयपत्री र मखमली हो बेच्दाखेरि अब तिसमा लिने पचास साठीमा बेच्ने पहिला जस्तो राम्रो छैन अहिले त्यति राम्रो पाइएको जस्तो लाग्दैन नाफा पनि पनि पहिला जस्तो छैन अहिले कटाउनै सकिएको छैन पहिला फुलमा त बढेको पाएन मैले उस्तै नै हो भारतबाट फुल नआएपछि स्थानीयले व्यावसायिक रूपमा लगाएको फुल बिक्री गरे पनि माग धान्नै नसक्ने अवस्था सिर्जना भएको व्यवसायीहरूले बताएका छन् तिहार नआउँदै सयपत्री फुलको कारोबार सुरु भएकोले तिहारमा फुलको अभाव भएको फुल व्यापारीहरूले बताएका छन् बजारमा अन्य थरीका फुलहरू छ्याप छ्याप्ती पाइए पनि आम मानिसको पहिलो रोजाई भनेको मखमली र सयपत्री फुल नै हुनाले बजारमा फूल किन्नेको भीड़ लागेको छ चितवनमा विशेष गरेर काठमाडौँको भक्तपुर गोर्खा धादिङबाट फूल ल्याउने गरेको व्यापारीहरूले बताएका छन् फूल महँगो भए पनि ओरिजिनल फूलकै माग बढी भएको रत्नगर एकी अर्को फूल व्यापारी गीता सुवेदीले बताउनुभयो राम्रो छ फुलको कारोबार तर अलिक महँगो छ हामीले पनि खरिद गरेर ल्याएर बेच्ने हो आफ्नो बारीमा भएको बेच्न पायो भने त अलिक सहुलियत हुन्थ्यो अब यो त काठमाडौँ भक्तपुरबाट आउँछ कोही धादिङ गोर्खातिरबाट आउँछ त्यही किनेर बेच्दाखेरि महँगो पर्छ मान्छेको माग त यो ओरिजिनल फुलकै छ तर सर्फिसमा त्यही दस रुपियाँ पन्ध्र रुपियाँ नाफा राखेर बेच्दैछौँ माला भएको जान्छ अब फुल पनि जान्छ भयो भने अब यहाँ त मखमली बढी जान्छ महँगाइ छ हरेक चिजको भाउ बढेको छ अब बेच्न हामीले पनि बेच्न नसक्ने le bueno, si no nos hacen las cosas. चितवनमा व्यावसायिक रूपमा फूल खेती गर्नेको संख्या एकिन नभए पनि कट फ्लावर र नर्सरीका गरी झण्डै जना यस व्यवसायमा संलग्न रहेको जिल्ला कृषि कार्यालय भरतपुरको तथ्याङ्कमा छ विशेष गरी सयपत्री मखमली लगायतका फूलको माग तिहारको समयमा बढ्ने गरेको व्यवसायीहरूले अनुभव गरेको छ फूल बेचेर नै लाखौं रूपियाँ कमाउन सफल किसानहरू सरकार लगायत जिल्ला कृषि विकास कार्यालयले पनि अन्य खेतीलाई जस्तै फूल खेतीलाई पनि विशेष प्राथमिकता दिनु आवश्यक छ फूल बेचेर नै लाखौं रुपियाँ कमाउन सफल किसानहरूले सरकार लगायत जिल्ला कृषि विकास कार्यालयले पनि अन्य खेतीलाई जस्तै फूल खेतीलाई पनि विशेष प्राथमिकता दिनु आवश्यकता औल्याएको छ फूल बेचेर नै लाखौं रुपियाँ कमाउन सफल किसानहरूले सरकार लगायत जिल्ला कृषि विकास कार्यालयले पनि अन्य खेतीलाई जस्तै फूल खेतीलाई पनि विशेष प्राथमिकता दिनु आवश्यकता औल्याएको छ